भगवान সভা दिए दीदी छ हजार टका बारू मरल गए छोरा यो आवाज बिहिबार सप्तरीको कञ्चन रूप नगरपालिका वाडा नम्बर छमा भएको भीषण आगलागीका पीडित हिरा देवीको हो भयभरको सम्पूर्ण सम्पत्ति जलेपछि र बस्न समेत कुनै व्यवस्था नभएपछि उनको मन कुडिएको छ उनको मात्र होइन कञ्चन रूप नगरपालिका वाडा नम्बर छमा बिहिबार दिउँसो आगलागी हुँदा तेत्तिस घर परिवारको पचहत्तरवटा घर जलेर नष्ट भएको थियो दलित बस्तीमा भएको आगलागीमा परि एकजनाको ज्यान समेत गएको छ कञ्चन रूप नगरपालिका वार्ड नम्बर छ पिप्रा स्थित बाँतर बस्तीमा भएको आगलागीले बस्ती नै स्वाहा भएको छ आगलागीमा परि स्थानीय पचपन्न वर्षीय चरित्र सरदारको ज्यान गएको छ यो घटनापछि उनीहरूलाई केही व्यक्ति र सङ्घ संस्था बाहेक कसैले राहत वितरण गरेको छैन देवी प्रकोप उद्धार समितिले मृतक चरित्र सरदारका परिवारलाई तत्काल रु दस हजार सहयोग उपलब्ध गराएका छन् भने प्रत्येक अग्निपीडित परिवारलाई रु एक हजार पाँच सयका दरले वितरण गरिएको छ तर अहिलेसम्म रेड क्रसले कुनै किसिमको राहत वितरण गरेको छैन आगलागीमा परि सर्वस्व गुमेसँगै खुल्ला आकाशमुनि बस्न बाध्य भएको पीडा सुनाउँछन् पीडित तरिया देवी मारो एकदम घर क्या बेर गो बस गरे रहियो हो पुतहुके बच्चे छलो आ बस साइकिल डहलो आ बस चोर तोर सब डहलो एक ठक धान डहलो बुझली आ चाउर छ सातटा दसटा बरा रहो इतना से सब डहलो से सएह भागलो गेलो घर में नहीं रहो कोइ हमरा से गरे रहियो बड़ मुश्किल छ बाबू स्थानीय ललकु सरदारको परालको थुप्रो पछाडिबाट सल्केको आगोले पुरै बस्ती जलाएको हो अग्नि पीडितलाई तत्कालै केही राहत उपलब्ध गराएको छ जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव र आग लगि बाह्र बजे आसपास सुरु भएको कुरा जानकारी प्राप्त हुन बित्तिकै सुरक्षा निकायका सम्पूर्ण टिमहरू यहाँ आएर नियन्त्रणको कार्य सुरु भयो र जस अनुसार अहिलेसम्ममा घर परिवार चाहिँ तेत्तिसवटा घर परिवार चाहिँ क्षति भएको चाहिँ जानकारी अथवा अझै त्यो घर क्षति नियन्त्रण गर्ने बेलामा थप घर पनि भत्काउनु पर्यो जसमध्ये थप घर भत्काउँदा थप चाहिँ अठाइसवटा घर चाहिँ भत्का भत्काउनु पर्यो र एउटा एकजनाको मानवीय क्षति पनि तत्कालै त्यस पश्चात जिल्ला दैपुरको उद्धार समितिको कोषबाट प्रति घर परिवार घर परिवारको मूल्यलाई पन्ध्र सयका दरले अहिले तत्कालै उपलब्ध गराए र साथै मृतक घर परिवारका मृतकका आश्रितलाई अहिले तत्कालै साढे हामीलाई दस हजार रुपियाँ अहिले उपलब्ध गराएको छ सप्तरी जिल्ला मुलुककै सबैभन्दा बढी आग लागि हुने जिल्ला हो यस वर्ष मात्र यो जिल्लामा धेरै आग लागि भइसकेको छ अग्नि पीडित व्यक्तिलाई कम्तीमा छाक टार्ने र बस्ने व्यवस्था मिलाउनु जरुरी छ रेडियो नेपालका लागि सञ्जीव विक्रम शाह राज विराज